कार्यक्रम इति कथा मनभित्र उकुस मुकुस भएर रहेका व्यथाहरू घभरि छचल्किरहेका वेदनाहरू आफन्तसँगको बिछोडमा छटपटिएर बिताएका रातहरू अनि रुँदा रुँदा नचाहेरै हाँस्न खोजेका ओठहरू त्यस्तै प्रस्फुटन हुन नसकिरहेका मुटुका चोटहरू नेपाल इजरायल डट नेटको यो सञ्जालमा एउटा यस्तो कार्यक्रम कार्यक्रम दिपी कथा विशेषतः इजरायलको रोजगारीको परिवेशमा दुःख सुखले दिनहरू बिताइरहनुभएका समस्त दाजुभाइ दिदीबहिनीहरूको बोझिलो दैनिकीलाई कथाको आकारबाट गीतहरू प्रवाह गरी प्रवासमा आफन्तहरूको बिछोडमा जलिरहेको मनलाई केही शीतलता प्रदान गर्ने प्रयत्न स्वरूप नेपाल जुरायल डट नेटले यो कार्यक्रम तपाईँहरूमा पस्किँदै आइरहेको छ यसैको निरन्तरता स्वरूप यस कार्यक्रमको प्रस्तुतिमा म छु तपाईँहरूकै चित परिचित अनलाइनको साथी कुमार पौडेल श्रोता साथीहरू घटना परिघटनाहरूको सम्मिश्रण नै जिन्दगी रहेछ त्यसैले त भिन्दा भिन्दै जिन्दगीको भिन्न भिन्न जीवन गाथाहरू कोरिएका हुन्छन् यस्तै जीवन गाथाहरूको जङ्घारभित्र मानिसका आफ्ना दैनिकी र जीवनका यात्राहरू पुरिँदा रहेछन् यसरी आफूले बिताएका अतीतका दुःख सुखलाई गीति कथाको माध्यमद्वारा श्रोताहरूमा पस्किएको यो सङ्घर्ष र अनुभूति शीर्षकको आलेखलाई गीति कथामा ढालेर ट्याङ्जाबाट पलास आत्रेयले तयार पार्नुभएको छ मानिस दुःख सुख शोक र भोग नभोगेसम्म थाको हुँदैन अर्थात् त्यसभित्र खारिएको अनुभव जीवनका हरेक भोगाइसँगै मानिसले व्यवहारमा परिणत गरेर आफ्नो लक्ष्य र उद्देश्य प्राप्तिमा जीवनभर लागि पर्दछ भन्ने कुराको बोध यस कथाले प्रेषण गर्दछ भन्ने मेरो आशय पनि हो यसलाई अब यहाँहरू समक्ष प्रस्तुत गर्न गइरहेको छु कार्यक्रमको प्रस्तुतिमा यहाँहरूलाई दुई चार हरफ गजलका शेरहरू सुनाउन गइरहेको छु नाम्लाको डाम निधारमा हत्केलामा ठेला गरिबको कर्म यस्तै भन्छन् भाग्य खेला कोदाली र कुटोसँग खेल्छु नित्य दिन पुर्खा मेरा श्रमिक किसान म तिनैका चेला कम्मरमा खुर्पेचो र खुर्पेचोमा खुर्पा काँधोमाथि हलो जुवा बोकी हिँड्छु मेला माटोभरि रमाएर हलाउँछु पौरख तर मलाई पाखे भने किन गर्छन् हेला लहलहाउँदो बनाउँछौँ हराभरा खेत सधैँभरि आधी पेच हामी खाने बेला गरिबको कर्म यस्तै भन्छन् भाग्य खेला हजुर गरिबको कर्म यस्तै भन्छन् भाग्य खेला दुखी जीवन मेरो दुःखै लाग्ला दुखियाले फाट्यो तिमी कुरा दुई हजार छप्पन्न सन्ताउन्न सालको हो मेरो परिवारमा हामी बाबा आमाको साथ दुई भाइ र चार बहिनीहरू थियौँ मेरो बाबा गाउँको मध्यम परिवारको कृषक बाबाको अन्य आम्दानीको स्रोत कृषि पेसा बाहेक अन्य केही थिएन जसोतसो बाबाले हामीलाई शिक्षा दीक्षा र लालन पालनमा आफूले आधी घाँस खाएरै पनि सुख सुखले ठुलो बनाउनु भयो परिवारको म जेठो छोरा छोरी जन्मिएपछि उनीहरूलाई गर्नुपर्ने स्याहार सुसार र पढाइको साँझो पाँझो भनौँ या बाबुआमाले गर्नुपर्ने कर्तव्यमा मेरो बाबा कहीँ नचुकी दुःख साथ हामीलाई हुर्काएर ठुलो बनाउनु बनाउनुभयो गाउँघरमा खेतीपाती र अर्म फर्म गरेर पनि वर्षभरि खान पुग्ने उब्जनी भने हाम्रो परिवारमा कमी नै हुन्थ्यो म मुनिको भाइ बहिनीहरू पनि दिन प्रतिदिन ठुला हुँदै आए परिवारको सङ्ख्यालाई घरको उत्पादनले वर्षभरि खान नपुगेपछि बाबाले गाउँका ठुला बडा सर सरसल्लाह गरेर घरभन्दा माथिपट्टिको खेतलाई कृषि विकास ब्याङ्क स्याङ्जामा झिटो राखेर केही पैसा निकालेर गाउँमा जर्सी गाई पाल्ने सोच बनाउनुभयो त्यही सोच अनुरूप घरमा गाई गोठको तयारी बिस्तारै भयो मेरा बाबा को खेतीपाती र तिनै गाईको स्याहार सुसार अनि दाना पानीमा समय दिएर आफ्नो दैनिकीमा लागि पर्नुभयो म ती साना भाइ बहिनीलाई लिएर स्कुलको पढाइमा जाने गर्दथेँ बिहान उठेर आफ्नो पढाइ र घरको काममा पनि सहयोग गर्दै स्कुल जाने मेरो दैनिकीमा दिनहरू बितिरहे मैले दुःख साथ एसएलसी पास पनि गरेँ भाइ पनि मैले एसएलसी पास गर्दासम्म सात कक्षामा पुगिसकेको थियो बहिनीहरू सानै थिए र पनि स्कुल जाने बेलाका हुन हुन लागेका थिए म भने क्याम्पस पढ्ने तयारीमा भौतारिरहेको थिएँ जन्मेर कोखमा कसैको हुर्कन्छ काखमा कसैको भाग्यको लेखा कस्तो भाविले के लेखिदियो जन्मेर कोखमा कसैको हुर्कन्छ काखमा कसैको भाग्यको लेखा कस्तो भाविले के लेखिदियो जन्मेर कोखमा कसैको कसले छोडेको कसको नासो हो जिन्दगीको अनौठो नाता को आफ्नो को बिरानो के होला यो रगतको नाता के होला यो रगतको नाता जन्मेरा मुखमा कसैको हुर्कन्छ काखमा कसैको भाग्यको लेखा कस्तो भाविले के लेखिदियो जन्मेरा बाबाले गाउँको खेतलाई धितो राखेर गाई पालन गर्नुभएको देखेर अरू गाउँलेहरूले पनि त्यस काममा जागरुकता देखाउन थालेका थिए अरू दुई चार घर छिमेकीले पनि गाई पालन गर्न लागे बजार नजिक थियो दुध सङ्कलन केन्द्रमा हाम्रो दुध खपत हुन्थ्यो तर मूल्य भने धेरै कम थियो जुन हिसाबमा दाना र औषधिको खर्चको हिसाब किताब त्यो पाएको बजार भाउले धेरै नाफा जोगाउन सक्ने स्थिति भने थिएन तैपनि चलिरहेको थियो परिवारको जेठो छोरो म भएकाले बाबु पछिको सबै जिम्मेवारी ममा थोपरिएको आभास मिल्दथ्यो घरको आर्थिक स्थितिमा क्रमिक सुधार हुँदै आएको थियो ठुलो मान्छे हुने डाक्टर इन्जिनियर बन्ने सपना मभित्र भए पनि सबै कुरा मेरो औकातले भ्याउने थिएन पोखरा आएर क्याम्पस पढ्दै गर्दा मभित्र धेरै कुराको सम्भाव्यताले थुप्रै भविष्यका योजनाहरू कोर्थेँ तर अर्को किसानी दैनिकी र बाबा आमाको आर्थिक अवस्था हेर्दा म भित्रका धेरै इच्छा चाहनाहरू यसै मरेर जान्थे तर म आफ्नो पढाइलाई अगाडि बढाउनमै लागि पर्ने सोचमा हुन्थेँ उता भाइ बहिनीहरू दिन दिन ठुला हुँदै आए सबै कुरा बुझ्ने भइसकेका थिए घरमा दुःख त गर्नै पर्थ्यो घरको दैनिकीमा घाँस काट्ने भएका तिनै दुई चारवटा बाख्रा र गोरु चराउने मल बोक्ने हाम्रो पढाइसँगैका दैनिकीहरू थिए तर भविष्यमा के गर्ने कसरी आफू र परिवारलाई सुखी बनाउने भन्ने कुराहरूले मभित्र पल पल दिमाग खुतलिरहन्थ्यो गाउँघरका छिमेकीहरू हाम्रो गाई पालनले केही हदसम्म आर्थिक रूपमा दैनिकी चलाउन पहिलेभन्दा सहज भएको देखेर डाहा पनि गर्दथे पहिले पहिलेका वर्षहरूमा चाडबाड आउँदा हामीलाई त्यति खुसीको अनुभव हुन्थेन पछि पछि अलि रमाइलो पनि लाग्दथ्यो किनकि पैसा आउने अरू स्रोत नहुँदा बाबा आमालाई पनि धेरै दुखित भएको विगत मैले सम्झिने गर्थेँ तर पहिलेभन्दा धेरै सुधार हुँदै आएको थियो ब्याङ्कको सामा ब्याज र घर खर्च अनि हामीलाई पढाउने र घरको दैनिकी चलाउन बाबा आमालाई केही राहत मिलेको थियो जब जब चाडबाड आउँछन् मिठो मसिनो खानु र लुगा फाटो फेर्नलाई पुरानो दिनहरूभन्दा केही सजिलो भएको थियो भाइले पनि आफ्नो पढाइलाई दस कक्षासम्म जेन तेन पास गर्यो तर एसएलसी पास भने हुन सकेन बहिनीहरूलाई बाबाले माध्यमिक शिक्षासम्म पढाउने कुराहरू त गर्नुहुन्थ्यो त्यसपछि भनेको छोरीको जात अर्काको घरमा दिनुपर्छ धेरै पढाउन सकिन्न भन्ने कुराहरू बेला बेला सुनाउनुहुन्थ्यो हुन त आफू हुने खाने भएको भए एवं आफूले पढेर केही गर्न सक्ने भएको भए त अरू धेरै पढाउने भनेर बहिनीहरूलाई पनि भन्नुहुन्थ्यो होला तर त्यो सबै कुरा हाम्रो परिवारमा तत्कालका लागि सम्भव थिएन झन्डै झन्डै म र भाइले दुःखका साथ स्कुलले शिक्षा प्राप्तिका लागि जेन तेन झुलाभरि किताब कापी बोकेर स्कुलतिर आउनुहुन्छ तिमी बाट सुरु हुन्छ मेरो खुशी उन्नति हो एउटा त्यस्तै विगतको बाल्यकालको घटना पनि त्यही प्रसङ्गमा जोड्न चाहन्छु मेरो गाउँमा पलतिर जेठाबाका घरमा हल गोरु पालेका हुन्थे लैना भैँसीको दहीमै उनका घरमा छता छुल्ल हुन्थ्यो मलाई अलि सानो हुँदाको याद छ जेठाबाको घरमा मोही पार्नु दिन हाम्रो आमाले सानो बाल्टी दिएर मोही माग्न पठाउनुहुन्थ्यो जेठाबाले मोही पारेर नौनी निकाल्दै गर्दा कहिलेकाहीँ म टुप्लुक्क पुग्ने गर्थेँ अनि मन मनै सम्झिन्थेँ त्यो नहुने घिउ एक डाडु खान पाए कस्तो हुन्थ्यो होला भनेर मोही लिन जाँदा कहिलेकाहीँ त रिस पोख्ने गर्थे कि जेठाबाका सन्तानले भित्रभित्रै मलाई रिस पनि उठ्थ्यो कुनै दिन धेरै भैँसी पालेर देखाउने इख म भित्र जाग्दथ्यो तर बाल मानसिकता र गरिबीको पीडाले म आफै ती कुराहरूलाई मनभित्रै मार्दथेँ र घरमा आएर आमालाई भन्ने गर्दथेँ भर्नेर र सेती दोभान बजार र रङ्गे थाँती भन्ने ठाउँमा चैत्य दसैँ र माघे सङ्क्रान्तिका बेला हाट बजार तथा रमाइलो मेला लाग्ने गर्दथ्यो सबै केटाकेटी आफ्ना परिवारहरूसँग बजार घुम्न जान्थे मलाई पनि ती भाइ बहिनीलाई लिएर हाट बजार जान मन लाग्दथ्यो बाबाले दुई चार रुपियाँका खुद्रा पैसा दिनुहुन्थ्यो म भाइ बहिनी लिएर जान्थेँ सिट्ठी र पिपल गेडी मिठाई किनेर मेलाको मजा लिने गर्थेँ एक रुपियाँको खुको लाखुन किनेर चुस्तै घर फर्किन्थे त्यो बाल्यकाल पनि बिताइयो आधा पेट पनि खाइयो सधैँ कोदोको ढिँडो र थोरै भात पाक्ने हाम्रो घरको चुलोमा भातले मात्र पेट भर्ने दिन मेरो सम्झनामा बिरलै थियो बाबाले प्राय त्यो कोदाको हलुवासँग डल्ले खुर्सानीलाई सागको सुकुटीमा मिसाएर जिब्रो पड्काउँदा सन्तुष्टि मिलेको अनुभव मलाई भर्खरै जस्तो लाग्दछ श्रोताहरू तर अहिले समय धेरै फरक भइसकेको छ ती तिता अनुभव मेरो परिवारमा म क्याम्पस जाने बेलासम्म पनि आर्थिक रूपमा खासै परिवर्तन भइसकेको थिएन मैले यी माथिका हरफहरू किन तपाईँहरूमा पस्थेँ होला यस्तो त सबै नेपालीका घरमा जहीँ कहीँ जो कसैले पनि पाएको दुःख र गरिबीको पराकाष्ठा अनि नियत हुँदै हो भनेर हजुरहरूभित्र खुलदुली राख्न सक्ला तर मैले भोगेको देखेको तथा व्यथा भित्र पृथक रूपमा छँदैछ यसरी घरको बाबा आमाको दुःखभित्र म पोखरा पर्न भनेर गएँ घरबाट झोलाभरि खाने खर्च बोकेर क्याम्पसको पढाइ सुरु गरेँ उता भाइ गाउँमा नै बस्थ्यो त्यस बेलासम्म भाइलाई घरकै काममा भर्खिक सहयोग हुने र पढाइको अरू चाँजो पाँजो अगाडि नबढेकाले बहिनीहरूलाई पढाउने र आमा बाबालाई देखभाल गर्ने काममा ऊ गाउँमै रह्यो केही समयको अन्तरालपछि भाइलाई गाउँकै आफन्त पर्नेले कतारबाट कामका लागि भिसा पठाइदिने कुरा भएछ त्यही अनुरूप भाइलाई विदेश पठाउने कुरा बाबाले चलाउनु भयो आखिर विदेश खाली हात कसैले लैजाने कुरा त थिएन पैसाको जरुरत पर्थ्यो नै तिनै गाईको दुध बेचेर अलिअलि सङ्गालेको पैसा र सरसाफट गरी भाइलाई कतार पठाउने निधो भयो अब घरको थप आर्थिक बोझ र आमाको रेखदेख अनि आफ्नो पढाइलाई निरन्तरता दिने कुरामा म माथि अरू बोझ थपिएको थियो तर मेरो अन्य आम्दानी या कामको मेसो मेरो मिल्ने कुरा त्यति बेलासम्म थिएन नचिनेको मान्छे भन्दा चिनेको नै काम लाग्छ चिनेको भन्दा पनि किनेको नै काम लाग्छ नचिनेको मान्छे भन्दा चिनेको नै काम लाग्छ चिनेको भन्दा पनि किनेको नै काम लाग्छ यहाँ यस्तै छ यहाँ यस्तै छ सबै कुरा भन्दा नि पैसै ठुलो छ सबै कुरा भन्दा नि पैसै ठुलो छ सबै कुरा बनाव बनावटी माया जहिले पनि छुट्न सक्छ बनावटी माया मान्छे सबै धर्मी भए कसलाई के को पाप लाग्छ चिनेको भन्दा पनि किनेको नै काम लाग्छ मान्छे सबै धर्मी भए कसलाई के को पाप लाग्छ चिनेको भन्दा पनि किनेको नै काम लाग्छ यहाँ यस्तै छ यहाँ यस्तै छ माया प्रीति भन्दा नि पैसै ठुलो छ माया प्रीति भन्दा नि पैसै ठुलो छ श्रोता साथीहरू समय बलवान छ समयसँगै बग्नु पर्दो रहेछ त्यसरी भाइलाई विदेश पनि पठाइयो कतारमा कामको दुःख र तोकिएको काममा भने बमोजिमको तलब सुविधा नहुँदा भाइ गएको आठ दस महिनासम्म निकै गाह्रो साह्रो गरी बसेछ देशको राजनैतिक र आर्थिक अवस्था त्यो बेला एकदमै सङ्क्रमण र विद्रोहले गुज्रिरहेको बेला थियो त्यस बेला विदेशिनु जो कोहीलाई रहर नभएर बाध्यताको घुमरीमा पिल्सिनु नै हामी सबै नेपालीको निकास ठानिन्थ्यो समय बित्दै गयो जेन तेन भाइले पनि काम गर्दै रह्यो विदेशको पीडा र घरको यादले ऊ पनि विरक्तिएको कुराहरू मलाई चिठीमा लेख्ने गर्थ्यो युवा जोस र जवानीमा थुप्रै इच्छा चाहनाहरू हुन्छन् ती इच्छाहरू पुरा गर्न पैसा चाहिन्छ तर आफूसँग हुँदैन एकातिर बेरोजगारीले सताइरहेको हुन्छ त्यसबेला जिन्दगीलाई कसरी अगाडि बढाउने भन्ने कुरा मैले त्यसपछिका दिनहरूमा बुझ्दै आएँ अरूको अगाडि हाँस्नु पनि पर्यो आफू ठिक छु पनि भन्नु पर्यो तर स्थिति ठिक पनि हुँदैन आँसु र आँसुभित्र रुमलिनु पर्दा थुप्रै कुराहरूको चुनौती र सामना गर्नु पर्दो रहेछ जीवन र जगतलाई निहालेर हेर्दा र आफूभित्रको आन्तरिक आकृतिमा फर्केर निहाल्दा धेरै कष्टकर जिन्दगीको यात्रामा आफू समाहित भएको महसुस मभित्र हुने गर्दथ्यो यसरी मेरो पढाइ पनि सकियो आइए पास पनि गरेँ तर रोजगारीको अवसर तत्कालमा कतै कहीँ मिलेन कति ठाउँमा निजी उद्योगहरू प्राइभेट फर्म र सरकारी कार्यालयहरूमा समेत जागिरका लागि दौडिएँ लोकसेवा आयोग पनि लडेँ तर म जस्तोले सहजै त्यो बेला जागिर पाउने आशा न्यून रहेको महसुस गरेँ अन्तत एउटा चाउचाउ उद्योगमा स्टोर किपरको जागिर मिल्यो त्यहाँ करिब साढे तिन वर्ष काम गरेँ आफूलाई हातमुख जोड्न र घरमा नुन तेल किन्ने पैसासम्म जोगाएर बाबालाई थोरै भए पनि सहयोग गर्ने गरे बाबुआमाको सपना आफ्ना छोराछोरीको सफल भविष्यप्रति जो कोहीलाई पनि खड्किएकै हुन्छ राम्रो पढोस् ठुलो मान्छे या असल मान्छे बनोस् भनेर तर सबै कुरा बाह्य परिस्थिति र भाग्यसँगको तालमेल नमिलेसम्म कसैको केही लाग्दो नरहेछ त्यसबिचमा मेरो वयस्क उमेर र घरमा बुहारीको खाँचो महसुस भएको कुरा बाबा आमाले गर्नुहुन्थ्यो तल त मैले त्यही समयको अन्तरालपछि गाउँकै एकजना केटीसँग मागी विवाह गरेँ त्यसपछि मेरो थाप्लोमा थप बोझ थपियो जिम्मेवारी बढ्यो खाने मुख र पेटहरू बढ्दै गए बाबाले साँझ बिहानको आफ्नो घर गोठको धन्दाले मात्र हामी पालिनुमा मलाई आत्मग्लानी हुन्थ्यो र अरू राम्रो काम या रोजगारीका लागि म हरपल सोच्ने गर्थेँ मेरो विवाहपछि आमालाई सेवा सहयोगमा मेरो श्रीमतीले पनि सक्दो मद्दत गर्दै हाम्रो घर गृहस्थी चल्दै रह्यो केही समयको फरकपछि नेपालबाट इजरायलमा रोजगारीका लागि थुप्रै आवश्यकताका सूचनाहरू पत्र पत्रिकामा पढ्ने अवसर मिल्यो र म त्यतातिरको रोजगारीमा बुझ्नलाई उत्सुक भएर बुझ्ने जमर्को गर्थेँ तर चाहिन्थ्यो जे गरे पनि पैसा नै आखिर पैसा बिना यहाँ केही नहुँदो रहेछ र पैसाले जे पनि हुँदो रहेछ भन्ने मभित्र महसुस भयो विदेशमा दुःख गरिरहेको भाइलाई चिठीमा यसबारे पनि लेखेँ घरमा बाबाआमालाई बिन्ती भाउ गरेँ तर बिचरा मेरा बाबाआमालाई म यहाँसम्मको यात्रा तय गर्ने बेलासम्म त्यही घरको कुटो कोदालो र गाई गोठको धन्दाले अरू सुखको सास फेर्ने अवसर भने मिलेको थिएन आर्थिक भार झन् केही थपिएको थियो नै यसरी म तेम ऋण धन गरेर इजरायलमा काम गर्न जाने मनस्थितिमा होमिए काठमाडौँमा केही मेन पावर एजेन्सीहरूमा आफन्त भाइहरूसँग घुम्दै घुम्दै डुल्ने गर्थे हरेक एजेन्सी बनाउँदाहरूको आआफ्नै विज्ञापन र कामको वर्णन हुन्थ्यो त्यस्तैमा मैले पैसाको खोजी गर्दै दुःख सुख सरसापट र सामा ब्याज बुझाउने गरी कति आफन्तहरूसँग रुई कराई बिन्ती बिसाउँदै विदेशमा भएको भाइलाई पनि सबै कुरा वृद्धान्त बताउँदै बताउँदै करिब साढे पाँच लाख रुपियाँ जम्मा गरेर त्यसका लागि आवश्यक पूर्वाधार र कागजपत्रहरू सबै तयार गरेँ आफ्नो भएको त्यही सानो जागिर पनि त्यागेर बाबा आमालाई रोही कराई गरेर पोलेमाथिको फकुन्टो भने जस्तै पिरमाथि पिर थप्दै मेरो भविष्य राम्रो होला ती बाबा आमाको अनुहारमा आएको जीवनभरको मलिन र तिस लाग्दो अनुहारमा परिवर्तन गर्न सकुला आफू र श्रीमतीलाई सुखी बनाउला भएका ती साना भाइ बहिनीहरूको भविष्य र कर्मकाण्ड विधि पुर्याउला अनि गाउँका सबैजनाका अगाडि केही गरेर देखाउँला भन्ने नयाँ जोस र जाँगर लिएर दृढ प्रतिज्ञाका साथ म इजरायलमा केयर गिभरको भिसामा प्रवेश गर्ने अवसरको प्राप्तिसँगै सबै कुरा चटक्क छाडेर म विदेशतिर हानिए कहाँ जाँदैछौ तिमी नशाको ठुलो कुम्लो बोकी कहाँ बिसाउने चेष्टा लिँदैछौ कतै धोका पाउने बोके कहाँ जाँदैछौ तिमी नसाको ठुलो कुम्लो बोकी बिर्साउने चेष्टा लिँदैछौ कतै धोका पाउने पो के को हौ तिमी के हौ तिमी कहाँ पुग्छौ सोच तिमी को हौ तिमी के हौ तिमी कहाँ पुग्छौ शौचात में आ कतामा मानिस गनिन्छ तर आफै किन मूर्ख बनिन्छ श्रेष्ठतामा मानिस गनिन्छ तर आफै किन मूर्ख बनिन्छ सुन्दरतामा प्रतिस्पर्धा गर्ने बाँदरको सन्तान किन भनिन्छ दुखी भनिन्छ बुद्धिमान भने मूर्ख हुने हो सोधेरा तिमी यही प्रश्न को हौ तिमी के हौ तिमी कहाँ पुग्छौ सोच तिमी को हौ तिमी के हौ तिमी कहाँ شجاعتي भनिन्छ भाग्यमा छ भनेर डोकोमा दुध दुहेर हुँदैन भन्ने उखानलाई पनि मनन गर्थे आफूले कर्ममा विश्वास गर्नुपर्छ इमान्दारिता र आफ्नो स्वाभिमानलाई कसैसँग बन्धक राख्नु अनुचित हो र पनि जीवन जिउन जिन्दगीसँग कुनै पनि सम्झौता गर्न सक्नुपर्छ भन्ने मूल मन्त्रमा भित्रको अनुभव र अध्ययनले राम्रो पाठ पढाएको थियो त्यही अनुसार म इजरायलमा दुई चार पैसा कमाउने सपना लिएर आएको थिएँ सायद विदेशी नै सबै नेपालीको पीडा एउटै थियो र त्यस्तै हुनुपर्छ भन्ने मेरो अन्याय पनि हो समय धेरै पर आइसकेछ हरेक समय र परिस्थितिले मानिसलाई परिपक्व र अनुभवी बनाउँदो रहेछ श्रोता साथीहरू इजरायलको कामको प्रकृति र रहन सहन भाषा यहाँका मानिसहरूको बोली र व्यवहार अनि हामी विदेशी कामदारलाई हेरिने गरिने न्याय अन्यायका कुरालाई म माझ धेरै भनिरहनु उपयुक्त छान्दिनँ यस कथामा जुन इजरायलवासी नेपालीलाई सबैलाई सर्वविदितै छ मैले नयाँ ठाउँ नयाँ परिवेश र कामको प्रकृतिलाई विगतदेखि राम्रो निहालेको छु हरेक काममा तिता मिठा अनुभवहरू बटुलेको जस्तो लाग्दछ काम र कामको सम्मान त छ यहाँ कामको प्रकृति अनुसार वृद्ध रोगी अशक्त र परिवारको संरक्षणबाट व्यवहारको कमी भएकाहरूलाई हामी जस्ता थुप्रै युवा जनशक्तिहरू अझ भनौँ महिला दिदीबहिनीहरूका लागि अत्यन्त राम्रो सेवा र सुविधा प्राप्त हुने यहाँको नियम कानुनसँग नेपाली कामदारहरूलाई राम्रो आर्थिक सुधार र कामको अवसर धेरै हदसम्म राम्रो मान्नुपर्दछ अरू देशको तुलनामा तर काम गर्दाखेरिको मानसिक तनाव खानपान र चौबिसै घन्टाको कचकचे व्यवहारले धेरैलाई रोगी पनि बनाएको छ आफ्नो घरको दुःख र दुई चार पैसा कमाउने योजना बुनेर म यहाँ आएको पनि आज पाँच वर्ष पुगेछ यो समयको बिचमा धेरै रोजगारदाताहरूको तितो मिठो अनुभव मसँग छ जुन सबै हामी नेपालीसँग वर्तमानमा यहाँ रहँदासम्म यद्यपि जारी नै छ एजेन्सी रोजगारदाता र आफ्नो कामको पीडाभित्र यहाँ थुप्रै तिता मिठा कुराहरू प्रत्येक हामी नेपालीसँग मनमुटुमा बिझाइरहेको छ कति दिन कति कामहरूमा आधा पेट पानी र पाउरोटीमा रातहरू रोएर बितेका छन् कति ठाउँमा कामको भारले ज्यान बिरामी परेको छ यी कुरा यहाँका हाम्रा विगतदेखिका दैनिकीमा भएकै छन् यसरी अर्को पाटोमा हेर्दा कुन उद्देश्य र लक्ष्य बोकेर इजरायलमा हामी भनौँ या म जस्ता कामदार यहाँ आएका हौँ अपवादका रूपमा केही अरू घर बिर्सनेको जमात पनि विद्यमानमा फिटफुट नभएको भने होइन यी अरू कुरामा धेरै गहिराइमा जान पनि म फेरि चाहन्न मैले भोगेका दुःख सुखलाई प्रसङ्गसँगै जोडेको मात्र हुँ कसैलाई नमिठो अनुभव हुने छैन भन्ने मैले छानेको छु होइन रहेछ जीवन काँडा बेच फुल्ने फुल रहेछ जीवन फुलै फुल मात्र पनि होइन रहेछ जीवन काँडा बेच फुल्ने फुल रहेछ जीवन फुलै फुलमा बिश प्यूने गर्चन कोहि बाचि देना बिश प्यूने गर्चन बिश बिश मात्र पने होई ना रैच जीवन काड़ा बेच फुल फुल रहेछ जीवन फुलै फुलमा आदरणीय श्रोताहरू यसरी म मेरो त्यो विगतको आफ्नो घर परिवारको दुःख दर्दसँगै धेरै खारिँदै खारिँदै समयको चक्रसँगै आज मध्यपूर्व इजरायलमा यी रोगी वृद्धहरूको स्याहार सुसारमा चौबिसै घन्टा लागि परेको छु अहिले त धेरथोर पैसा पनि जुटाएको छु उता मेरा बाबुआमाको अनुहारमा केही रसिलो हाँसो र मिठो मसिनो खाना बस्नलाई आर्थिक सहयोग र आर्थिक सहयोग र बहिनीहरूको रेखदेख र अन्य खर्चमा बाबालाई थपथाप गरिरहेछु साहित्य धुलोमा छेउकानलाई खन्दै गर्दा कोदालोले माटो उडाएर पसिना पुज्दै गरेकी ती मेरी जीवन सङ्गिनीलाई निभिया र फेयर एन्ड लभले गालामा दल्न होस् या पकेट खर्चका लागि पनि बेला बेला थोरै भए पनि दुई चार सय रुपियाँ पठाउन पनि सक्ने भएको छु अब त बाबालाई कहिलेकाहीँ फोनमा भन्ने गरेको छु बाबा धेरै दुःख नगर्नुहोस् गाई गोठ घटाएर सानो बनाउनुहोस् वस्तु भाउ कम गर्दा पनि हुन्छ ब्याङ्कको ऋण अब सकिँदै गएको छ भाइले पनि दुःख साथ काम गरेको छ अब भाइलाई पनि बोलाएर एउटा बुहारी पर्छ अनि बहिनीहरूको बिहेदानपछि केही सुखको सास हजुरहरूले फेर्नुपर्छ अब म पनि बिस्तारै आउनेछु भनेर गाला अवरुद्ध पार्दै किरपिर आँसु बनाएर सम्झाउने गर्दछु आज म त्यो अवस्थाबाट गुज्रिएर इजरायलसम्मको आफ्नो दैनिकीभित्र धेरै आएको भएको छु जस्तो लाग्छ तर यहाँको कामको दैनिकीबाट तिक्त लाग्दा हप्ता दिनमा नेपाली साथीहरू भेट्न देख्न मन लाग्छ तेलअभिको सेन्ट्रल बस स्टेसन लिएर लेबिनिस्की पार्कमा या वरपर चित परिचित अनुहारसँग हाँसो र आँसु साट्दै आफ्नो साप्ताहिक विदा बनाउने गर्दछु यसरी धेरै दिन अब यहाँ रहन भने मन पटक्कै छैन घर परिवार र टोल छिमेक अनि ती बुढा बाबा आमा र श्रीमतीको यादले सताइरहेछ जब जब चाडबाड आउँछ मेरा आँखा अनायासे रसाउन थाल्छन् विदेशको ठाउँ न त आफ्नो भन्ने नै नजिकको कोही छ न त परिवार नै साथमा छ कामको आफ्नो टेन्सन छँदैछ त्यसरी मेरो जीवनको यो यात्रा यहाँसम्म आइपुग्दा धेरै उकाली उरालीहरू मैले पार गरेको छु सायद म जस्तै हरेक विदेशीका नेपालीको पीडा एउटै होला श्रोताहरू जीवन सङ्घर्ष हो यसमा दुःख गर्नै पर्दो रहेछ र अनुभूति गरेर हेर्ने हो भने पनि रमाइलोको क्षणलाई साथमै दुःखसँगै छातीमा सजाएर निरन्तर यात्रामा लागि पर्नु पर्दो रहेछ यहाँहरूलाई मेरो आत्मवृत्तान्तले सायद मन छोयो या छोएन तर म आँखा पुस्दै पुस्दै यी हरफहरू लेख्दै लेख्दै कथाको अन्त्यसम्म आइपुगेछु नेपाल इजरायल डट नेट मार्फत यहाँहरूलाई आफ्ना विगत पस्किन पाउँदा गर्व गरेको छु यस्तै छ यहाँ म छु अनि साथमा छ अशक्त रोगी नेपथ्यमा एउटा व्हिलचेयर छ अनि मेरो दैनिकी भित्रको समय तालिकासँगै त्यस्तै घडीको सुई टक टक चलिरहेछ बस यात्रा अनन्त चलिरहेछ यात्रा अनन्त चलिरहेछ यात्रा रहेछ जिन्दगी एक्लै यात्रा रहेछ जिन्दगी एक्लै श्रोताहरू मनभित्रका जलन र आफ्ना विगतका दिनहरूलाई गीति कथाको लयमा छोटो रूपमा फिलबन्दी गरी नेपाल इजरायल डट नेटको यो चौथो श्रृङ्खला स्वरूप पलास आत्रेयको गीति कथा सङ्घर्ष र अनुभूति शीर्षक यहाँहरूलाई पस्केका थियौँ यहाँहरूलाई हाम्रो यो कार्यक्रम कस्तो लाग्यो यहाँहरूको सल्लाह सुझाव तल राखिएको प्रतिक्रिया बक्समा सम्प्रेषण गर्न नभुल्नुहोला यदि तपाईँहरू पनि आफ्ना जीवनमा घटेका घटना या मिठा अनुभवलाई कथाको रूपमा गीत सङ्गीतको साथमा प्रसारण गराउन चाहनुहुन्छ भने हाम्रो email address info at the rate Nepal Israel dot net अथवा Nepal Israel at the rate Yahoo dot com मार्फत सिधै इमेल गरी पठाउन सक्नुहुनेछ आगामी दिनमा यहाँहरूको सल्लाह सुझावको आधारमा कार्यक्रमलाई अरू उत्तदारुक्ताका साथ चुस्त बनाउने र यहाँहरूका मनका भावना सृजना र पीर व्यथाहरूलाई छता हुने गरी तपाईँहरूमा राख्ने नै छौँ यति भन्दै आजको यस श्रृङ्खलाबाट म प्रस्तुता कुमार पौडेल यहाँहरूबाट बिदा लिने अनुमति चाहन्छु बडा दसैँ दुई हजार सतसठीको पावन अवसरमा सम्पूर्ण श्रोताहरूमा मङ्गलमय शुभकामना चढाउँदै यहाँहरूको दिन शुभ रहोस् तिनै शुभेच्छा साथ बिदा हुन चाहन्छु नमस्कार धन्यवाद यात्रा रहे सजिंदगी एक नई वही